अर्पण खबर को साथ में Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खानेपानी पिच बाटो बिजुली सञ्चार यातायात लगायत अन्य सुविधा सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर एक बकुलर पुरानो कर्मचारी पेट्रोल सँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर साथ व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटीच्यूट मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिन द्वारा एकै साथ रंगीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण टीकाकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सुख Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनको डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot N P मार्फत एकैसाथ सुनिरहनु भएको अपराह चार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म अनिता अर्याल अमेरिकामा उपचार गराइरहनुभएका प्रधानमन्त्री सुशील कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडेले भेटवार्ता गर्नुभएको छ नेपालबाट हालै मात्र अमेरिका जानुभएका राजदूत बोडेसँगको भेटमा कोइरालाले नेपालको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको छ भेटमा एमालेको महाधिवेशन एकीकृत नेकपा माओवादी सहितका पाँच कम्युनिष्टहरू बीचको कार्यगत एकता र संविधान जारी गर्ने विषयमा छलफल भएको थियो कोइरालासँग बोडेले नेपालमा राजनीतिक ध्रुवीकरणको अवस्था रहेकाले यसप्रति सरकारलाई सचेत गराउन आग्रह गर्नु भएको छ राजदूत बोडेले नेपालमा राजनीतिक दलहरू बीचमा भएको सहमति कार्यान्वयन नभएसम्म संविधान बन्न सक्ने अवस्था नदेखिएकाले दलहरू बीचको सहमति पहिलो आवश्यकता भएको जानकारी गराउनु भएको छ भेटमा कोइरालाले नेपालमा समयमै संविधान जारी हुने सबै दलहरूसँग सहमति कायम हुने कुरामा शंका नगर्न आग्रह गर्नुभएको छ कोइरालाले आफू उपचारबाट फर्किएपछि संविधान सभामा रहेका र नरहेका सबै दलसँग छलफल गरी समयभित्रै संविधान जारी गर्ने पक्षमा रहेको बताउनु भएको छ आज राति कोइरालाको आज राति तेस्रो रेडियोथेरापी हुँदैछ त्यसपछि उहाँलाई दुई डोज रेडियोथेरापी गराइने स्रोतले जनाएको छ उहाँ उपचारका लागि असार दुई गते अमेरिका प्रस्थान गर्नु भएको थियो उहाँ साउनको पहिलो साता नेपाल फर्कनुहुने कार्यक्रम तय भएको छ नेकपा एमालेको जारी नौ महाधिवेशनमा पेश भएका विभिन्न प्रतिवेदनहरूमाथि आजदेखि समूहगत रूपमा छलफल शुरू भएको छ अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमा आज बिहानदेखि शुरू भएको समूहगत छलफलमा आधाभन्दा बढ़ी समूहले पहिले आफ्नो निष्कर्ष बन्द सत्रमा प्रस्तुत गरेका छन् अब केही समूहहरू मात्रै राजनीतिक प्रतिवेदनको सुझाव आउन बाँकी छ समूहगत छलफलका लागि हिजो नै उन्नाइसवटा समूह गठन गरी टोली नेता चयन गरिए पनि दुई नेताबीच विवाद भएपछि आजबाट समूहगत छलफल शुरू भएको हो हिजो भएको मतदानमा ओली पक्षका नौ र नेपाल पक्षका सात समूह विजयी बनेका थिए भने अन्य तीन समूहमा सहमति जुट्न सकेको थिएन खनालको राजनीतिक प्रस्ताव पारित भएपछि अन्य प्रतिवेदनमा छलफल हुने बताइएको छ यता अध्यक्ष खनाल कुनै पक्षबीच नखुले पनि दुवै पक्षले खनाल आफ्नो पक्षमा भएको दावी गरेका छन् तर धेरै नेताहरूले भने खनाल माधव पक्षको भएको बताएका छन् खनाल नखुल्दा पनि एमाले महाधिवेशनको नतिजा आकलन गर्न विश्लेषकहरूलाई गाह्रो परेको छ हिजो भएको खनाल निवासमा खनाल र नेपाल बीचको भेटवार्तामा पनि खनाल नखुलेपछि समस्या भएको एमालेका नेताहरूले बताएका छनृ पार्टीका सभापत्र केन्द्रीय सदस्यहरूले उठाएका मागका विषयमा छलफल गर्न आज कंग्रेस पक्षीय मन्त्रीहरूको छोट्टै बैठक बसेको छ सरकारको नीति तथा कार्यक्रम र सभासदले माग गरेको पाँच करोड़का विषयमा कंग्रेसका मन्त्रीहरूले आज बालुवाटारमा छलफल गरेका छन् लामो छलफलपछि नेपाली कंग्रेसका सभासदहरूले माग गरेको प्रत्येक निर्वाचन क्षेत्रमा पाँच करोड़ रकम सरकारसँग माग गरेपछि कंग्रेस मन्त्रीहरूको बैठक बसेको हो यसअघि नै कंग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलको संयुक्त बैठकले सरकारको नीति तथा कार्यक्रम र सभासदहरूको मागका विषयमा सरकारलाई आफ्नो सुझाव पेश गर्ने निर्णय गरेको थियो आज बिहान बसेको कंग्रेस मन्त्रीहरूको बैठकले सरकारले सभासदहरूले माग गरेको पाँच करोड़ दिएमा त्यसलाई कसरी परिचालन गर्ने त्यसका सम्भावना तथा चुनौतीका बारेमा छलफल गरेको एक मन्त्रीले जानकारी दिएका छनृ नेपाल भारत द्विपक्षीय परामर्श समूहको सुरक्षा सम्बन्धी बैठक आज सकिँदैछ दोस्रो दिनको बैठक सैनिक मुख्यालय जङ्गी अड्डामा जारी छ हिजोबाट शुरू भएको बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षा पनि गरिएको छ आजको बैठकमा पनि नेपाल र भारतबीच भविष्यमा हुने आपसी सहयोगबारे विचार विमर्श भइरहेको छ बैठकमा भारतीय टोलीको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर र नेपाली टोलीको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृत बहादुर राईले गर्नुभएको छ अमेरिकाले विमानस्थलहरूमा विद्युतीय सामग्रीहरूको जाँच बुझमा कडाई गर्न आदेश दिएको छ आन्तरिक सुरक्षा हेर्ने निकायले यात्रुहरूलाई विद्युतीय सामग्री खोलेर हेर्न र काम नगर्ने अवस्थामा रहेको विद्युतीय सामग्री बोकेर विमानमा चढ्न नदिने बताइएको छ अमेरिकाले आतंकवादी हमलाको चेतावनीको प्रतिक्रिया स्वरूप नयाँ सुरक्षा उपाय अवलम्बन गरेको छ सिरिया र यमनका इस्लामवादी लडाकुहरूले विमानस्थलको सुरक्षा जाँच छल्न सक्ने बमहरू निर्माण गरिरहेको गुप्तचरी सूचनाका आधारमा पछिल्लो निर्णय आएको हुन सक्ने अनुमान गरिएको छ अमेरिकी हवाई सुरक्षा हेर्ने निकाय टीएसएले ब्याट्री सही रहेको प्रमाणित गर्न विमानस्थलको सुरक्षा जाँचमा खटिने अधिकारीहरूले यात्रुहरूलाई आफ्नो मोबाइल फोन र कम्प्युटर खोल्न लगाउन सक्ने बताएको छ यार्च नरहेका वा अन्य कारणले काम गर्ने उपकरण बोकेर विमानमा चढ्न नदिने र त्यस्ता यात्रुको थप जाँच गरिने बताइएको छ कड़ा जाँच सम्बन्धी अमेरिकी मागहरू बेलायत फ्रान्स र जर्मनीले पूरा गर्ने बताइएको छ र एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपको तयारीका लागि नेपाली टोली आज दक्षिण कोरिया प्रस्थान गरेको छ अन्डर सेभेन्टिन छनौट प्रतियोगिता समेत रहेको अन्डर सिक्सटिन च्याम्पियनसिपको तयारीका लागि गएका खेलाड़ीलाई आज राष्ट्रिय खेलकुद परिषदमा आयोजित कार्यक्रममा सदस्य सचिव युवराज लामाले विदाई गर्नुभएको छ प्रशिक्षणका लागि बाइस खेलाड़ी र छजना पदाधिकारी दक्षिण कोरिया गएका छन् नियमित अभ्यास बाहेक नेपाली टोलीले कोरियाको राष्ट्रिय टोलीसँग एउटा र अन्य युवा टीमसँग अभ्यास खेल खेल्ने बताइएको छ एएफसी अन्डर सिक्सटिन च्याम्पियनसिपमा सेमी फाइनलमा पुगेमा नेपालले अर्को वर्ष चिलीमा हुने विश्व विश्वकप अन्डर सेभेन्टिनमा छनौट हुने बताइएको छ दुई साताको अभ्यास खेलका क्रममा नेपाली टोली त्यहाँको एकाडेमीमा नै रहनेछ दुई हप्ता दक्षिण कोरियामा प्रशिक्षण लिँदै नेपाली टोली जुलाई एक्काइसमा नेपाल फर्कने एनफाले जनाएको छ विमल घरती मगरको कप्तानीमा रहेको नेपाली टोलीका प्रशिक्षकमा बाल गोपाल महर्जन रहनु भएको छ नेपाल फर्के लगत्तै नेपाली टोली प्रशिक्षणका लागि पुनः कतार र बेल्जियमका लागि प्रस्थान गर्ने बुझिएको छ हौस् त यसका साथै अपरान्न चार बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी बिच बाटो बिजुली बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी हो हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम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 मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सुख Narayangadh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुन्नु हजुर अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण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 गर्ने हाम्रो काम हाम्रो काम सम्पर्क अर्याल सप्लायर सेन्टर रनपाठ बकुलर चोक रेडियो अगाडि प्रोपराइटर भेषराज अर्याल मोबाइल अन्ठानब्बे चार बाहन्न सत्र आठ सय उन्नाइस पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन शून्य छप्पन्न पाँच एकसठी आठ सय चालिस मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय को प्लाटिना